स्थायी समितिको बैठक बोलाएको छ यसअघि केन्द्रीय कमिटिको बैठकले दिएको म्यान्डेट अनुसार मापदण्डका आधारमा छलफल गर्ने स्थायी समितिको बैठक बोलाइएको हो एमाले महासचिव ईश्वर पोखरेलले एमाले भोलि आयोगले तोकेको समय सीमाभित्र सूची तयार गर्ने बताउनुभयो उहाँले सभासद चयनका लागि मापदण्ड बनिसकेकाले अब समय नलाग्ने बताउनुभयो पोखरेलका अनुसार बैठक आज बस्ने तय भए पनि समयका विषयमा छलफल भइरहेको छ सहमति जुट्न नसकेपछि दलहरूले समानुपातिको सूची बुझाउन फेरि निर्वाचन आयोगलाई आग्रह गर्ने भएका छन् आज निर्वाचन आयोगमा पुगेर दलहरूले म्याद थपका लागि औपचारिक आग्रह गर्नेछन् उच्च स्तरीय राजनैतिक समितिमा सहमति गरेपछि दिउँसो म्याद थपका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने नेताहरूले बताएका छन् निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पनि म्याद थपका लागि दलहरूले आउने जानकारी गराइसकेको बताउनुभयो उहाँले आयोगले दलहरूको आग्रहपछि छलफल गरेर निर्णय गर्ने बताउनुभयो हिजोको बैठक निष्कर्षविहीन भएपछि उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्न बसेको हो बैठक शान्ति कोषको सचिवालयमा बिहान नौ बजेपछि जारी छ संविधान सभाको दोस्रो निर्वाचन बहिष्कार गरेको नेकपा माओवादीले आज आफ्नो धारणा सार्वजनिक गर्दैछ नेकपा माओवादी नेवार राज्य कार्यालय गोपण्डोल ललितपुरमा आज दिउँसो एक बजे पत्रकार सम्मेलन गरी केन्द्रीय समिति बैठकले गरेको निर्णयसहित आफ्नो धारणा सार्वजनिक गर्ने सचिव देव गुरुङले जानकारी दिनुभयो अध्यक्ष मोहन वैद्यको राजनैतिक प्रतिवेदन सर्वसम्मतले पारित गर्दै माओवादी केन्द्रीय समितिको बैठक अस्ति सकिएको थियो नेपाली राजनीतिमा आज पुष एक गतेलाई कालो दिनमा कालो दिनका रूपमा स्मरण गरिँदैछ दुई हजार सत्र साल पुस एक गते आजका दिन राजा महेन्द्र शाहले तात्कालीन जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई गिरफ्तार गरेर शासन सत्ता आफ्नो हातमा लिएकाले दलहरूले आजको दिनलाई कालो दिनका रूपमा स्मरण गर्ने गरेका हुन् राजधानीको थापाथलीमा नेपाल तरुण दलको महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै गर्दा तत्कालीन प्रधानमन्त्री कोइरालालाई सरकारले गिरफ्तार गरेर जेल थालेको थियो त्यही दिनदेखि राज संस्था विरुद्ध नेपाली कङ्ग्रेसको नेतृत्वमा सङ्घर्ष सुरु भएको थियो लामो सङ्घर्षपछि दुई हजार छयालिस सालको आन्दोलनले राजा वीरेन्द्र शाहलाई पनि झुक्न बाध्य बनाएर संवैधानिक राजतन्त्र सहितको संविधान बनेको थियो चितवनका सामुदायिक कलेजको पठन पाठन आज ठप्प भएको छ सरकारले तोकेको तलब भत्ताको माग गर्दै चितवनका सामुदायिक कलेजको पठन पाठन अवरुद्ध भएको हो पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालका कोषाध्यक्ष बालानाथ सिगदेलले आफूहरूको माग सुनवाई नभई आन्दोलन थप सशक्त बनाउने चेतावनी दिनुभएको छ आज पेन डाउन गर्दै कक्षा बहिष्कार गरेको र आगामी कार्यक्रमहरू तय गर्दै जाने समेत उहाँले जानकारी दिनुभयो चितवनका करिब पन्ध्रवटा कलेजमा पाँच सयजना प्राध्यापकहरूले अध्यापन गराउँदै आएका छन् नेपाल विद्युत प्राधिकरणले मङ्गलबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ प्राधिकरणले दैनिक तिन घन्टा लोडसेडिङ बढा बढाएर दैनिक नौ घन्टा पुर्याएको छ मङ्गलबारदेखि दैनिक तिन पटक लोडसेडिङ हुनेछ हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुई पटक मात्र लोडसेडिङ हुनेछ नदीमा जलस्तर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा त्रिसठी घन्टा लोडसेडिङ गर्ने तय गरेको हो माघको साढे चार सय मेगावट विद्युत आपूर्ति अपुग भएपछि लोडसेडिङ बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवन कुमार छेत्रीले बताउनु बताउनुभयो गत वर्ष भने मङ्सिरको पहिलो छाता बाह्र घन्टासम्म सेडिङ भएको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ राष्ट्रपतिको बारेमा विवाद सिर्जना भएकाले अहिलेको अवस्थामा राष्ट्रपति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 पुर्याएको बताइएको छ बेलायतमा केन्द्रीय कार्यालय रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार दमास्कसको उत्तर पूर्वी भागमा रहेको आन्द्रामा विद्रोहीको आक्रमणमा बुधबार अठाइसजनाको मृत्यु भएको थियो सिरियामा सन् दुई हजार एघारको मार्च महिनादेखि हालसम्म एक लाख छब्बिस हजार व्यक्तिको मृत्यु भएको र दस लाख मानिसले आफ्नो घर छाडेको बताइएको छ खेल समाचार ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा छनौट हुन सफल नेपाली क्रिकेट खेलाडीलाई सरकारले आज नगद पुरस्कार प्रदान गर्ने भएको छ मन्त्री परिषदको कार्यालय सिंहदरबारमा एक कार्यक्रम गरी क्रिकेट खेलाडीलाई मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले नगद पुरस्कार हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको छ नेपाल ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा शरण भए लगत्तै सरकारले क्रिकेट खेलाडीलाई जुनै दस लाख र प्रशिक्षकलाई पाँच लाख रुपियाँ दिने घोषणा गरेको थियो न्युजिल्यान्डमा हुने एक दिवसीय विश्वकप शरणको तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यासका लागि आजै श्रीलङ्कासम्म जाँदैछ खेलाडी त्यता जानु अघि नै उनीहरूलाई सम्मान र पुरस्कार प्रदान गर्न लागि हो उता टोटनह्यामलाई पराजित गर्दै लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ गैराती भएको खेलमा लिभरपुलले गरी दस खेलाडीमा सीमित टोटेन्यामलाई पाँच शून्य गोलन्तरले पराजित गर्यो जितसँगै लिभरपुल सोह्र खेलबाट तेत्तिस अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ र लेग लिडर आर्सनलभन्दा दुई अङ्कले मात्र पछि छ समान अङ्क जोडेको चेल्सी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ भने टोटेन्याम सत्ताइस अङ्कसहित सातौँ स्थानमा छ गैराती नै भएको खेलमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई तीन शून्यले पराजित गर्दा नर्भेज र स्वान्सीले एक एकको बराबरी खेलेका थिए अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक समानुपातिक सभासदको सूची तयार गर्न दलहरू छलफलमा समानुपातिकको सूची बुझाउने समय थप्न दलहरूले फेरि निर्वाचन आयोगलाई आग्रह गर्ने चितवनका सामुदायिक कलेजको पठन पाठन ठप्प सरकारले तोकेको तलब भत्ताको माग बङ्गलादेशमा इस्लामी नेता मुल्लाहलाई मृत्युदण्ड दिएपछि भड्केको हिंसा उग्र बन्दै अहिलेसम्म उन्नाइस लाख मृत्यु र नेपाली क्रिकेट खेलाडीलाई आज सरकारले नगद पुरस्कारबाट सम्मान गर्दै आजै नेपाली टोली अभ्यासका लागि श्रीलङ्का जाने अवस्था बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार